मलाई अति नै गाह्रो हो काले कालको सम्झना गाह्रो कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो छौ होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो अब तन्डेदा हुन होला हाम्रो काले कालमै हाँसियो खेलियो अब तन्डेदा हुन होला हो होला तिम्रो जीवन साथी राम्रो बाल्यकालमै हाँसियो खेलियो अवतरण बेला हुन होला हाम्रो नहुँदा कमै गयौ माया पराइको आशामै कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो हुन होला हाम्रो काले कालमै हाँसियो खेलियो बिर्ती बस्दाको पलको सधैँ आउँछ तिम्रो नै गजलको कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो बाल्यकालमै हाँसियो खेलियो अब त बेला हुन होला हाम्रो बस्दाको पलको सधैँ आउँछ हुँदै छौ होला तिम्रो जीवन राम्रो काले कालमै होला हाम्रो काले कालमै हाँसियो खेलियो अब भयो जुन छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो कालमै हाँसियो खेलियो अब त होला होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो हवा तन्डेदा हुन होला हाम्रो काले कालमै हाँसियो खेलियो